नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको WWW dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता हरियाल प्रधानमन्त्री सुशील कोइरालाको अन्तिम रेडियो थेरापी पनि सकिएको छ नेपाली समय अनुसार राति प्रधानमन्त्रीको अन्तिम रेडियो थेरापी सकिएको सँगै रहनुभएका प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर करवीरनाथ योगीले जानकारी दिनुभएको छ अब केही दिनको आरामपछि प्रधानमन्त्री कोइराला स्वदेश फर्कनुहुने बताइएको छ तर मिति भने तय भइ नसकेको योगीले जानकारी दिनुभयो रेडियो थेरापी पछि प्रधानमन्त्रीको स्वास्थ्य राम्रो हुँदै गएको उहाँले जानकारी दिनुभएको छ फोक्सोमा दाग देखिएपछि उहाँ गत असार दुई गते उपचारका लागि अमेरिका जानुभएको हो काठमाडौँमा जारी नेकपा एमालेको नौ महाधिवेशनमा अध्यक्षका दुई प्रत्याशी माधव कुमार नेपाल र केपी शर्मा ओलीले अध्यक्ष पदका लागि आफ्नो मनोनयन दर्ता गर्नु भएको छ वरिष्ठ नेता नेपालको प्रस्तावमा नितिश नन्दन मिश्र र समर्थकमा राजकुमार भट्टराई रहनु भएको छ त्यस्तै ओलीको प्रस्तावकमा कृष्ण गोपाल श्रेष्ठ र समर्थकमा राजन भट्टराई रहनु भएको छ हिजोको बन्द सत्रले विधान संशोधन प्रस्ताव पारित गरेपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू भएको हो निर्वाचन समितिले यसअघि दुई हजार एक सय छयत्तर प्रतिनिधि रहेको मतदाता नामावली सार्वजनिक गर्दै निर्वाचन तालिका जारी गरेको थियो थियो उम्मेद्वारी मनोनयनका लागि बिहान दस बजेदेखि दुई बजेसम्मको समय छुट्याइएको छ भने उम्मेद्वारहरूको अन्तिम नामावली साँझ सात बजे प्रकाशित हुनेछ नयाँ नेतृत्वका लागि नेपाल र ओलीले प्यानल सहित प्रतिस्पर्धा गर्दै हुनुहुन्छ हिजो पारित भएको संशोधित विधान अनुसार एमाले केन्द्रीय कमिटि पन्ध्र पदाधिकारी सहित एक सय उनासाठी सदस्य हुनेछ एमालेमा अब अध्यक्ष सहित पाँच उपाध्यक्ष एक महासचिव दुई उप महासचिव र पाँच सचिव छानिनेछन् पाँच उपाध्यक्षमा दुई खुला तीन आरक्षित कोटाबाट छानिने बुझिएको छ महिला जनजाति र मधेसीबाट एक एक उपाध्यक्ष छानिने विधान बनाइएको छ निवर्तमान अध्यक्ष स्वत वरिष्ठ नेताको हैसियतमा रहनेछन् भने कोषाध्यक्ष केन्द्रीय कमिटिले चयन गर्नेछ यसैबीच अध्यक्षका प्रत्याशी नेपालले आफ्नो प्यानल सार्वजनिक गर्नु भएको छ महाधिवेशन स्थल नजिकैको एक पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरी नेपालले उपाध्यक्षमा युवराज गेवाली अष्टलक्ष्मी साके भीम रावल र लालबाबु पण्डितको नाम घोषणा गर्नु भएको छ एक उपाध्यक्षमा भने नाम तय हुन बाँकी नै छ यस्तै नेपाल प्यानलबाट सुरेन्द्र पाण्डेले महासचिवमा तथा रघुजी पन्त र घनश्याम भूषालले प्रतिस्पर्धा गर्नुहुने भएको छ त्यस्तै सचिवमा बेदुराम भूषाल गोकर्ण विष्ट योगेश भट्टराई र भीम आचार्य उम्मेद्वार बन्नुहुने भएको छ सचिवमा पनि एकजना उम्मेद्वारको नाम घोषणा गरिएको छैन घोषणा हुन बाँकी रहेका पदमा अध्यक्ष झलनाथ खनालसँग छलफल गरेर नाम तय गरिने नेपाल पक्षले जनाएको छ नेपाल पक्षबाट उपाध्यक्षको उम्मेद्वारमा चर्चामा आएका राजेन्द्र पाण्डेको नाम भने समेटिएको छैन यता ओली पक्षले पनि प्यानल तयार भइसकेको जनाएको छ ओली पक्षबाट उपाध्यक्षमा वामदेव गौतम विद्या भण्डारी प्रदीप नेपाल किरण गुरूङ र धर्मनाथ प्रसाद शाह महासचिवमा ईश्वर पोखरेल उपमहासचिवमा विष्णु पौडेल र शंकर पोखरेल उम्मेद्वार बन्ने बताइएको छ त्यस्तै सचिवमा प्रदीप गेवाली र पृथ्वी सुब्बा गुरूङको नाम तय भइसकेको र बाँकी तीनजनाको नाम टुङ्गो लाग्न बाँकी रहेको ओली पक्षले जनाएको छ नेपाल पक्षले प्यानल सार्वजनिक गरे लगत्तै आफ्नो प्यानल पनि सार्वजनिक गर्ने तयारी गरेको ओली पक्षले उम्मेद्वारी दर्तापछि मात्रै प्यानल घोषणा गर्ने तयारी गरेको बुझिएको छ नयाँ नेतृत्वका लागि अध्यक्ष झलनाथ खनालले माधव नेपाल पक्षलाई समर्थन जनाउने भनिए पनि पदाधिकारीमा भने नेपाल र खनाल बीच सहमति हुन बाँकी रहेको बताइएको छ अग्रगामी संविधान निर्माणको लागि भन्दै मोर्चाबन्दी गरेका दलहरूको संयुक्त मोर्चा आज घोषणा हुँदैछ एकीकृत नेकपा माओवादी सहितका मधेसवादी दलहरूको मंगलबार बसेको बैठकले मोर्चाबन्दी गर्ने निर्णय गर्दै आज संयुक्त मोर्चा घोषणा गर्ने निर्णय गरेको थियो आज दिउँसो दुई बजे काठमाडौँको त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरमा पत्रकार सम्मेलन गरी संघीय गणतान्त्रिक मोर्चाको औपचारिक घोषणा गरिने सद्भावनाका सह अध्यक्ष लक्ष्मण लाल कणले जानकारी दिनुभएको छ संविधानमा पहिचान पक्षधरको मुद्दा सम्बोधन गर्न दबाव दिने उद्देश्यले एकीकृत माओवादीले मोर्चाबन्दीको पहल गरेको थियो मोर्चामा संविधान सभामा प्रतिनिधित्व गरेका मधेसवादी सहित संघीय समाजवादी पार्टी पनि सहभागी भएको छ भारतको सत्ताधारी हिन्दू राष्ट्रवादी पार्टीको अध्यक्ष पदमा प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वास गरिएका व्यक्ति अमित शाहलाई नियुक्त गरिएपछि दलमा मोदीको नियन्त्रण अझै बलियो भएको अनुमान गरिएको छ शाह सन् उन्नाइस सय अस्सीदेखि नै प्रधानमन्त्री मोदीको गृह राज्य गुजरातमा परिचित नेता हुनुहुन्छ पार्टीका अध्यक्ष राजनाथ सिंह अहिले प्रधानमन्त्री मोदीको सरकारमा गृहमन्त्रीको रूपमा रहेकाले शाहलाई अध्यक्ष बनाइएको हो पार्टीको केन्द्रीय संसदीय बोर्डले हिजो नै शाहलाई भाजपा अध्यक्षमा चयन गरेको हो ब्राजिलमा जारी विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र जर्मनी भिड्ने भएका छन् आज बिहान सकिएको खेलमा नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा चार दुई गोल अन्तले पराजित गर्दै अर्जेन्टिनाले जर्मनसँगको उपाधि भिडन्त पक्का बनाएको हो उपाधि भिडन्त आइतबार हुनेछ सेमी फाइनलमा पराजित भएका नेदरल्याण्ड्स र ब्राजिल तेस्रो स्थानका लागि शनिबार खेल्नेछन् अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित र थपिएको समयमा पनि दुवै पक्षबाट गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर का व्यवस्थाका साथै एसएल को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सुख Narayangarh phone zero five six five seven one zero nine